म सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोध्छौ म सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोध्छौ म ढुकढुकीको बयान गर्छु सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोध्छौ म ढुकढुकीको बयान गर्छु तिमी मुटुको ताल खोज्छौ म सपनाको कुरा गर्छु आफ्नो आँखा पुछेको छु तिम्रो परला भिजेको देख्दा मैले आफ्नो आँखा पुछेको छु तिमीले पाएको हरेक चोटमा म दुखेरा कराए भएको छु म दुखेर कराएको छु म इन्द्रेणी कुखुरा गर्छु तिमी आकाशको मोल सोच्यौ म ढुक ढुकीको गर्छु बस्तीमा औसी लेटेदा मैले अन्धेरी रात भोगेको छु तिम्रो बस्तीमा औसी लेटेदा मैले अन्धेरी रात भोगेको छु શબ્દમાં મો ડૂબેરા હરાએ કુછું મો ડૂબેરા હરાએ કુછું મો ભાવના કુકુરા ગરછું तिमी मायाको मोल सोध्यौ छेउ म सपनाको कुरा गर्छु तिमी आँखाको मोल सोध्छौ म ढुकढुकीको बयान गर्छु तिमी मुटु तल खोज्छौ म सपनाको गर्छु